सबैकै कुरा सुन्ने मेरो मनमा तिमी मात्र बसे आज तिमीलाई मैले यहाँ उहाँको पीडा कस्तो कस्तो यता जाउँ उता जाउँ कहाँबाट तिमीलाई बोलाऊ पछि फेरि मलाई नै खोज्नु पर्ला नपरेको खोला म बिना तर्नु पर्ला सुन आज आज हिजो अस्ति जस्तो पछि लाग्दैछ मेरो मुटु पछि पछि जो हो तर माया दिने कसैलाई मात्र रोएको पो तिमीबाट टाढा भयो मलाई बाँच्नु पर्या छ सासो मेरो चले पनि म त मेरो मरे छ भन तिमी बिना म कसरी बाँच्छु कसको लागि मेरो यो माया सक्छु माया किन दियो तिमीले मलाई धोका माया पाउन ज्यादामा आचार किन त्यसै चस्किन्छु बिर्सन खोज्दा कुद्दै पनि किन हरेक क्षण त्यसै सम्झिन्छु त्यो सुनसान बाटोले मलाई तसाइरहेछ तिमी नजिक नहुँदा तिम्रै आवाज भइरहेछ मन टोडी चित्त फोरी भयो मनदेखि टाढा आँखा मेरा रसाइसके एक्लो पारी छाडी जाँदा तिमीलाई मैले आफ्नो भन्ने छैन कसैमाथि मैले अब विश्वास गर्ने छैन